डडेलधुराको एसएलसी नतिजा उनासी प्रतिशत ए प्लस ग्रेडमा जिल्लाबाट कसैले पनि ल्याउन सकेनन् डडेलधुरा सदरमुकाममा चर्को घर भाडाका कारण व्यापार गर्न चुनौती रहेको व्यापारीहरूको गुनासो बजारमा सपिङ कम्प्लेक्स निर्माण हुनुपर्नेमा जोड भारतको दिल्ली हुँदै दुवै जान लागेका छजना युवतीको महेन्द्रनगरबाट उद्धार सुनको प्रलोभन देखाएर ठगी गर्दै आएका डडेलधुराका एक युवक चितौनमा पक्राउ र उचित काम र अवसर नपाउँदा दार्जुलाका वादी समुदाय विस्थापित हुँदै खप्तर पुगेका पर्यटक तितो अनुभव सङ्घाल्दै फर्किए प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु डडेलधुराबाट प्रवेशिका परीक्षामा सामेल भएकाहरू मध्ये यस वर्ष धेरैले कक्षा एघारमा भर्ना पाउने भएका छन् परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले केही दिन अघि मात्रै ग्रेडिङ पद्धतिमा सार्वजनिक गरेको एसएलसीको नतिजा अनुसार नियमित र एक्जाम टेट गरी उना अस्सी दशमलव एक शून्य प्रतिशत विद्यार्थी माथिल्लो कक्षामा भर्ना पाउने भएका हुन् नियमिततर्फ सहभागी भएका मध्येबाट मात्रै भने बयासी प्रतिशतले कक्षा एघारमा भर्ना पाउने भएका छन् नियमिततर्फ डडेलधुराबाट परीक्षामा सामेल भएका दुई हजार एक सय बहत्तर परीक्षार्थी मध्ये एक हजार सात सय त्रियासी जनाले भर्ना पाउने भएका हुन् नियमिततर्फ परीक्षा दिएका तीन सय उनानब्बे जनाले परीक्षामा डी र ई ग्रेड ल्याएका कारण कक्षा एघारमा भर्ना हुन नपाउने भएका छनृ जिल्ला शिक्षा अधिकारी दुर्गा दत्त विष्टका अनुसार नियमित तर्फ ए प्लस ग्रेड जिल्लामा कसैले ल्याउन सकेका छैनन् ए ग्रेडमा भने जना परेको उहाँले बताउनुभयो बी प्लसमा एकजना बीमा जना सी प्लसमा दुई सय अठासी जना सीमा पाँच सय उनासाठी जना र डी प्लसमा आठ सय सतासी जना परेको उहाँले जानकारी दिनुभयो यस्तै इक्जाम टेटतर्फ एक हजार दुई सय पैंसठी परीक्षार्थी परीक्षामा सहभागी भएकोमा नौ सय त्रिसठी जनाले माथिल्लो कक्षामा भर्ना पाउने भएका छन् तीन सय दुई जनाले भने कमजोर ग्रेड ल्याएका कारण भर्ना नपाउने जिल्ला शिक्षा कार्यालय डडेलधुराले जनाएको छ नतिजा अनुसार परीक्षामा सहभागी भएका मध्ये इक्जाम तर्फका छहत्तर दशमलव एक एक प्रतिशत विद्यार्थीले माथिल्लो कक्षामा भर्ना हुने मौका पाएको जिल्ला शिक्षा अधिकारी विष्टले रेडियो युनिटीलाई जानकारी दिनुभयो इक्जाम तर्फ A plus A B plus र बी ग्रेडमा कसैले पनि नतिजा ल्याउन नसकेको उहाँले जानकारी दिनुभयो उहाँका अनुसार सी प्लसमा एघार जना सीमा एक सय बहत्तर जना र डी प्लसमा सात सय अस्सी जना परेका छन् जिल्ला शिक्षा कार्यालय डडेलधुराका अनुसार सुदूरपश्चिममा यसपटकको परीक्षाको जिल्लाभरिको परीक्षाफल सबैभन्दा पहिले जिल्ला शिक्षा कार्यालय डडेलधुराले जानकारी गराउन सफल भएको छ जिल्ला शिक्षा अधिकारी विष्टले यसपटकको परीक्षाको नतिजा तयार पार्न धेरै अप्ठ्यारो भएको बताउनुभयो यसैबीच उच्च माध्यमिक शिक्षा परिषदले आउँदो साउन पन्ध्र गते भित्र एघार कक्षाको भर्ना लिइसक्न सबै उच्च माध्यमिक विद्यालय र क्याम्पसलाई निर्देशन दिएको छ परिषदको शुक्रबार बसेको बैठकले साउन सोह्र गतेदेखि कक्षा सञ्चालन गर्नुपर्ने भन्दै पन्ध्र गते भित्र भर्ना लिइसक्न निर्देशन दिएको हो गरीब र चेहनदार विद्यार्थीलाई एघार कक्षामा पढ्नको लागि यस वर्ष पनि छात्रवृत्तिको व्यवस्था गरिएको छ छात्रवृत्तिको लागि विद्यार्थीले क्षेत्रीय कार्यालयमा निवेदन दिन सक्ने जनाइएको छ यस्तै एसएलसी परीक्षामा डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई लक्षित गरेर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले अठार महिने प्राविधिक शिक्षा पढाउने भएको छ डडेलधुराको एक मुख्य बजार बाग बजार क्षेत्रका व्यापारीहरूले चर्को भाडाका कारण व्यापार व्यवसाय गर्न चुनौती भएको बताएका छन् नेकपा एमाले अमरगढ़ी नगर कमिटी डडेलधुराले हिजो सदरमुकाममा आयोजना गरेको डडेलधुरा सदरमुकामका व्यापारीहरूले खेप्नु परेका समस्या र दीर्घकालीन समाधानका उपाय बेचक अन्तर्क्रिया कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् कार्यक्रममा सहभागी व्यापारीहरूले घरधनीहरूले अन्धाधुन्द रूपमा चर्को भाडा लिने गरेका कारण आफूहरू मारमा परेको गुनासो गरेका छन् चर्को भाडाका कारण व्यवसाय व्यवसाय जस्तो बन्न नसकेको भन्दै उनीहरूले यसको समाधान खोजिनुपर्ने बताएका छन् बजारमा बढ़दो प्रतिस्पर्धाका बीच एकतर्फी रूपमा प्रत्येक वर्ष बढ़ाइने घर भाडाका कारण व्यवसाय नै धरापमा पर्ने स्थिति देखिएको व्यापारीहरूले कार्यक्रममा बताएका थिए साथै बजार क्षेत्रमा सपिङ कम्प्लेक्स निर्माणका निर्माणमा कार्यक्रमका सहभागीहरूले जोड़ दिएका थिए उनीहरूले त्यस्तो कम्प्लेक्स निर्माण भएमा केही व्यापारीहरूलाई राहत हुने बताएका थिए कार्यक्रममा यस्तो सुझाव आएपछि सपिङ कम्प्लेक्स निर्माणको विषयमा सर्वपक्षीय बैठक बोलाउने विषयमा सबैले आवाज समेत उठाएका थिए भारतको दिल्ली हुँदै दुवै जान लागेका छजना युवतीको महेन्द्रनगरबाट उद्धार गरिएको छ साना हातहरू नेपाल नामक संस्थाले शुक्रबार महेन्द्रनगरको बस पार्कबाट दिल्ली हुँदै दुवै जान लागेका युवतीको उद्धार गरेको हो उद्धार गरिएका सबै छजना झापाको चन्द्रगढी हल्दीबारीका रहेको साना हातहरूले जनाएको छ सोधपूछको क्रममा उनीहरू पासपोर्ट बिना नै दुवै जान लागेको भन्दै भारतको दिल्ली जान लागेको खुलेको हो पासपोर्ट नभई दुवै जान लागेको भनेपछि उद्धार गरिएको साना हातहरू नेपालका हेरचाह संयोजक रञ्जना सुनामले बताउनु भएको छ सुनको प्रलोभन देखाएर ठगी गर्दै आएका डडेलधुराका एक युवक चितवनमा पक्राउ परेका छन् डडेलधुराको समैजी गाविस तीनका पच्चीस वर्षीय ओम प्रकाश भट्ट चितवनको भरतपुरबाट हिजो पक्राउ परेका हुन् उनी विगत लामो समयदेखि सामाजिक सञ्जालबाट आफूसँग सुन रहेको प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्दै आएका थिए उनले सामाजिक सञ्जाल फेसबुकमा साथी बनाउने साथी बनेकाहरूलाई आफूसँग ठूलो परिमाणमा सुन रहेको र आफूलाई केही रकम दिए त्यो बापत हुन जाने भन्दा बढ़ी सुन दिने प्रलोभन देखाएर सर्वसाधारणलाई ठग्ने गरेको प्रहरी स्रोतले जनाएको छ स्रोतका अनुसार उनले डडेलधुराका निलम पनेरोबाट एक लाख रोल्पाका अर्जुन कुमार गोसामीबाट पचास हजार र धनगढ़ीका नैनसिंह भाटबाट पैंतिस हजार रूपियाँ ठगी गरेका छन् पक्राउ परेका भट्टले सुनको प्रलोभनमा परेर पारेर आफूलाई आईएमईबाट पैसा पठाएका व्यक्तिलाई फेसबुक आईडीमा ब्लक गर्ने गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी स्रोतले जनाएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा रेडियोनिटी डट कम डट एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापाले भारतसँग सीमा जोडिएको महाकाली नदीमाथि झुलाघाटमा पक्की पुल निर्माणका लागि पहल भइरहेको बताउनु भएको छ हिजो बैतरीमा भएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले झुलाघाटमा पक्की पुल निर्माणका लागि राजनीतिक तहमै छलफल शुरू भइसकेको बताउनुभयो यसका साथै दार्चुलामा पनि पुल बनाउनका लागि अब छलफल गर्ने उहाँले बताउनुभयो परराष्ट्र मन्त्री स्तरीय बैठकमा आफूले यी दुवै पुल निर्माणका लागि पहल गर्ने मन्त्री थापाले बताउनुभयो पञ्चेश्वर बहुद्देशीय आयोजनाको काम पनि अगाडि बढ़ेको बताउँदै मन्त्री थापाले आयोजनाको डीपीआर निर्माणको काम भइसकेको बताउनुभयो अब केही हप्ताभित्रै पञ्चेश्वर आयोगको संयुक्त बैठक बस्ने तयारी समेत भइरहेको उहाँले बताउनु भएको छ दार्चुलाको गोकुलेश्वर चारका अधिकांश वादी समुदाय सुकुम्बासी छन् अर्को जमीनमा छाप्रो बनाएर परिवार बसेका छन् उचित काम र अवसर नपाउँदा अहिले वादी समुदाय विस्थापित भइरहेका छन् विगत पाँच वर्ष अघि पैंतिस बढ़ी वादी परिवार अहिले विस्थापित हुँदै अठाइस परिवारमा झरेका छन् यहाँ बसेर काम नपाइने भएपछि वादी समुदाय अधिकांश भारततिर फलाइन बढ़ेको सोजना वादीले बताए महिने पछि विस्थापित हुने क्रम बढ़ेको छ परिवारको हातमुख जोर्ने धौधौ भएपछि वादी समुदाय काम खोज्दै विस्थापित भइरहेको उनले सुनाए जिल्लाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा रहेका उनीहरूको आर्थिक अवस्था कमजोर रहेको छ दिनभरि काम गरेर पनि छाक टार्ने समस्या छ बसन्ती उड्केले भनिन् वादी समुदायमा जनसंख्या वृद्धि दर पनि बढ़ी नै रहेको छ एउटैको चार पाँच भन्दा बढ़ी छोराछोरी रहेका छन् ठूलो परिवार भएको कारण पनि खाना लाउन समस्या भएको हो अहिले अठाइस परिवारको जनसंख्या डेढ सय गरे छ गाविस सचिव नरेश राज जोशीले भनेका छन् गंगा दशहराको अवसर पारेर सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तड पुगेका आन्तरिक पर्यटकहरू तीतो अनुभव संगालेर फर्केका छन् सड़क संरचना पर्याप्त सुरक्षा तथा गाँस बाँसको उचित व्यवस्था नहुँदा कष्टपूर्ण भ्रमण गरेर फर्केको उनीहरूले बताएका छन् भ्रमण वर्ष दुई हजार त्रिहत्तरलाई समेत मध्यनजर गरेर नेपाल सरकारको मुख्य पूर्व मुख्य सचिव लीलामणि पौडेल सहितको एक टोली खप्तडको भ्रमणमा गएको थियो खप्तड स्वर्गको टुक्रा जस्तै लागे पनि सहज रूपमा पुग्नका लागि बाटो र राम्रो खाना तथा बसोबासको व्यवस्था नहुँदासम्म पर्यटन विकासको कुरा गफ मात्रै हुने भ्रमण टोलीको ठहर रहेको छ बैतडीको सिद्धेश्वर तीन खडीतालमा माटोको ढिस्कोले पुर्एर हिजो बेलुका एकजनाको ज्यान गएको छ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहन प्रसाद पोखरेलका अनुसार ज्यान जानेमा महारुद्र तीनका अडसठी वर्षीय भवानी दत्त पन्त रहेका छन् पन्त ढुङ्गा खानीमा काम गरिरहेका बेला माथिबाट आएको माटोको ढिस्कोले पुरिएर ज्यान गएको बताइएको छ पन्तको स्थानीयले माटोको ढिस्कोले पुरिएर मृत अवस्थामा निकालेको थियो प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित बैतडीमा एउटा दुर्घटना भएको छ महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको महाकाली यातायातको ना पाँच ख पैंचालिस पैसठी नम्बरको बस बैतडीको पाटन नगरपालिका सात ठाडमा आज बिहान पाउने चार बजेतिरको समयमा दुर्घटना हुँदा दुईजना गम्भीर सहित छ जना घाइते भएका छन् गम्भीर घाइते हुनेहरूमा बैतडी रिमका साठी वर्षीय भोजराज जोशी र दार्चुला अपी नगरपालिका अठाइसका अठाइस वर्षीय चन्द्र धामी रहेका छन् गम्भीर घाइते भएका दुवैलाई जिल्लामा उपचार हुन नसकेपछि उपचारका लागि कैलाली रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो बस सड़कबाट तीस मिटर तल खसेको प्रहरले बताएको छ बस चालक कञ्चनपुर झलारी पिपडारी नगरपालिकाका बत्तीस वर्षीय भरत भट्ट प्रहरी नियन्त्रणमा रहेका छन् चालक निधाएकाले बस दुर्घटनामा परेको बताइएको छ बसमा सत्रजना यात्रु सवार रहेको बताइएको छ अन्य सामान्य घाइते भएका चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ अरू सवारी यात्रु सकुशल रहेका छन् पहाड़ी क्षेत्रमा भइरहेको वर्षाले अहिलेसम्म कुनै पनि मुख्य राजमार्गहरू भने कतै पनि अवरोध नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ अब आज दिउँसोको मौसमी पूर्वानुमान आज दिउँसो देशभर आकाश बादलले ढाक्नेछ यसका साथै पूर्वी नेपाल र पश्चिमी नेपालका केही स्थान तथा मध्य नेपालका थोरै स्थानमा वर्षा हुनेछ सँगसँगै पूर्वी र पश्चिमी दुवै क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यसैबीच यस वर्षको मनसून एक दिनभित्रै सुदूरपश्चिममा प्रवेश गर्ने भएको छ मौसमविद मीन कुमार अरियालका अनुसार सुदूरपश्चिमी क्षेत्रमा मनसूनी प्रभावहरू पर्न शुरू भइसकेको भए पनि एक दिनमै मनसून सक्रिय हुनेछ केही दिन यतादेखि सुदूरपश्चिममा भइरहेको शैक्षणिक वर्षाको विषयमा उहाँले पश्चिमी वायुका कारण र वर्षातको सिजन भएका कारणले मात्र वर्षा भइरहेको बताउनुभयो उहाँले मनसून सक्रिय भइसकेपछि सुदूरपश्चिममा यसपटक सरदर भन्दा बढ़ी वर्षा हुने भएकाले वर्षापछि उत्पन्न हुन सक्ने प्राकृतिक विपत्तिबाट जोगिन चनाको हुनुपर्नेमा सचेत गराउनु भएको छ यो सँगै बिहान सात बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षकहरू फेरि एकपटक डडेलधुराको एसएलसी नतिजा उना अस्सी प्रतिशत ए प्लस ग्रेडमा जिल्लाबाट कसैले पनि ल्याउन सकेनन् डडेलधुरा सदरमुकाममा चर्को घर भाडाका कारण व्यापार गर्न चुनौती रहेको व्यापारीहरूको गुनासो बजारमा सपिङ कम्प्लेक्स निर्माण हुनुपर्नेमा जोड भारतको दिल्ली हुँदै दुबई जान लागेका छजना युवतीको महेन्द्रनगरबाट उद्धार सुनको प्रलोभन देखाएर ठगी गर्दै आएका डडेलधुराका एक युवक चितौनमा पक्राउ र उचित काम र अवसर नपाउँदा दार्चुलाका वादी समय समुदाय विस्थापित हुँदै खप्तड पुगेका पर्यटक तितो अनुभव सङ्घाल्दै फर्किए समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनपीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ साथै हामीसँग सामाजिक सञ्जालमा जोडिन चाहेमा फेसबुकमा Facebook dot com slash radio unity र ट्विटरमा Twitter dot com slash radio unity डिडिएलमा जानुहोला लगत्तै बिबिसी नेपाली सेवाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार